क्यों किसी को खुशी के बदले खुशी नहीं मिलती क्यों किसी को वफा आहा क्यों खुशी के बदले खुशी नहीं मिल्थे साँच्चै नै मायामा कहिलेकाहीँ यस्तै हुन्छ तपाईँको मायाको साटो माया प्राप्त हुँदैन तपाईँको मायाको साटो कहिलेकाहीँ तपाईँले आँखाभरि आँसुहरू बोकेर बस्नुपर्छ साँच्चै नै अँधेरी कालो रात मिठो कल्पना उड्दैछ पुष्प विमान रम्दैछ यात्री आफ्नो माइलोजनको यादमा चाहन्छ एकअर्काको मुठुमा स्पर्श गर्न साँच्चै यिनै शब्दहरू मायालुको कानसम्म मायालुको मुटुसम्म पुर्याउनका लागि यो अन्धकार रातमा तपाईँको साथमा छु म त उहाँकै मनभित्रको साथी चन्द्र अनि प्रविधिबाट अनिल प्रितले मलाई हाँसी हाँसी सहयोग गरिरहनु भएको छ साँच्चै नै यो अन्धकार रात छ म पनि साँच्चै निधाइसकेको रहेछु अनिलजीले कहाँबाट झकझकाएर उठाइसक्नु भएछ मुटुदेखि मुटुसम्म तपाईँको माझमा लिएर आएका छौँ यो निद्रा लागेको अवस्थामा पनि र तपाईँ पनि सायद निधाउने तर्खर गर्दै हुनुहुन्छ होला तर पनि निधाउन सक्नुभएको छैन होला आफ्नो मान्छेलाई सम्झेर साँच्चै तपाईँको आफ्नो मान्छेको लागि तपाईँको मनमा के कस्ता भावनाहरू उठेका छन् प्लिज सेन्ड गर्न सक्नुहुन्छ त्यसको लागि भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर यच त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरू म कार्यक्रम स्थान दिनेछु त्यसै गरी तपाईँले W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि तपाईँको नाम ठेगाना र सन्देश लेखेर तपाईँका कमेन्टहरू पोस्ट गर्न सक्नुहुन्छ मैले यो पेजमा अधेर कालो रात भनेर एउटा स्लोगन सहित कार्यक्रम मुटुदेखि मुटुसम्मको एउटा पोस्ट गरेको छु त्यसमा तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको कमेन्टहरू म कार्यक्रममा राख्ने नै छु र यतिखेर भने तपाईँको एसएमएसहरू लिन चाहन्छु एसएमएसमा लेखिएको छ लेखिएको छ सुरुमा र एसएमएस थुप्रै छन् र एसएमएस सुरु हुन्छ यसरी आहा हेलो चन्द्र दादा खाना भए त इट्स आहा मनिष लामा फ्रम मकवानपुर बस्तीबाट दादा आज फेरि लभली एन्ड छुच्ची कान्छु युनिसाको जन्मदिन परेको छ भन्नुभएको छ त्यसभन्दा पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन जे होस् युनिसाजी तपाईँको जन्मदिन रहेछ आज धेरै भए पनि थाहा पाएँ र यो अध्ययारो रातमा भए पनि तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु मेन मेन ह्याप्पी रिटर्न शब्द दे ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु मेरो तर्फबाट प्रविधिबाट अनिल प्रितले पनि तपाईँलाई ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ त्यसै गरी अर्को एसएमएस अनिल एन चन्द्र दाई लासो मलाई माया गर्ने काले आहा यमजीलाई रात्रिकालीन टाइममा मिठो माया गर् मिठो माया एन्ड सम्झना भन्छु र लभ यु एन्ड धेरै सम्झे सम्झेकी पनि रेकी छुच्चिकाली युनिसा भन्नुभएको छ युनिसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि छुच्चिकाली <laughs> कति मिठो नाम साँच्चै नै छुच्ची भन्दा पनि साँच्चै छुच्ची त होइन माया गरेर छुच्ची भन्न पनि मन लाग्छ कहिलेकाहीँ अझ काली भन्ने शब्दसँग त हामी एकदमै नजिक छौँ <laughs> अनिलजी पनि म पनि अवश्य पनि थ्याङ्क यू सो मच त्यसका लागि त्यसै गरी अर्को एसएमएस फ्याफुल्ला दाई कान्छु बसन्ती प्यारी सबिना दि ममता दि त्यसै गरी मानव संजोग यस एन आर भन्नुभएको छ सायद संसार लेख्नुभयो होला विमला र मनिषलाई ह्याप्पी शिवरात्रि भन्छु रे के ल छुच्ची युनिसा थिङ हाडी हाँडीखोला एकबाट भन्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी यो एसएमएसको लागि मायाको लागि त्यसै गरी अर्को एसएमएस छ दर्शन दादा म सबिना भैँसे छबाट मेरो मनको मान्छे विकास मिठो सम्झना हर पल हजुरको यादमा छु म उही अह म उही ओही हजुरको जीवनसङ्गिनी Sabina miss you and love you भन्नुभएको छ त्यसभन्दा उता चाहिँ पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सबिनाजी यो तपाईँको मनको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुगिसकेको छ अवश्य पनि त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ फ्याफुल्ला जेजे म सबिना मेरी लवली बसन्ती पूजा युनिसा राजु मानव प्यारो छोरा सन्दीप सबैलाई miss you and kiss you भन्न चाहन्छु ओके बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दाई के छ खबर आँखा उसको होस् आँसु मेरो होस् आँखा उसको होस् आँसु मेरो होस् आँसु अह तर बिन्ती यमजी आहा बिन्ती यमजी मेरो मायामा कहिले विश्वासघात नहोस् रे के भन्नुभएको छ दाई युनिसालाई न्यानो मायाको समर्पण गर्छु उसैलाई भन्नुभएको छ मैले युनिसा देखेछु सरी उसैलाई न्यानो मायाको आहा न्यानो मायाको आहा समर्पण गर्छु भन्नुभएको रहेछ छुच्ची युनिसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँको दुई तिनवटा एसएमएस पढ्न पाएँ खुसी लाग्यो तपाईँ पनि एसएमएस गर्दै गर्नु सक्नुहुन्छ त्यसको लागि मोबाइलको म्यासेज बक्समा गएर या चार एस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुई म्यासेज गर्न सक्नुहुन्छ अर्को एसएमएस छ अह लेख्नुहुन्छ दाई के छ खबर अह यो चाहिँ भइसकेको छ अर्को एसएमएस छ हाई दा मिसिरु मगर अह स्थिरात बिके आर लामा मामाको सुसा सुस्वास्थ्यको कामना र गड ब्लेस यु भन्न चाहन्छु भन्नुभएको छ अवश्य पनि उहाँलाई हाम्रो तर्फबाट पनि गड ब्लेस यु भन्न चाहन्छु सायद केही भएको छ कि जस्तो लाग्यो मैले अस्पष्ट पढेको भए सरी है साथी सिरुजी तपाईँको एसएमएसको लागि थ्याङ्क सो मच त्यसै गरी अर्को एसएमएस छ हेलो दाजु म बसन्ती आज मेरो लभली फ्रेन्ड सबिन दाहाल अरु बेबी अरु बेबी निकिता टु पूजा सबिनालाई miss and love you sweet dream good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि बसन्तीजी तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँको मनको कुराहरू पठाउन सक्नुहुन्छ त्यसका लागि भने फोन उठाउनुहोला मोबाइलको म्यासेज बक्समा गएर यच आर यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर भने अर्को पनि फेसबुक मार्फत प्राप्त भएको सन्देश लिन्छु म लेख्नुहुन्छ गणेश दुलालजी रेडियो निकासका सहकर्मी हुनुहुन्छ हेटौँडाबाट उहाँ लेख्नुहुन्छ हो म तिम्रो मायाको नसामा झुमेको छु हो म तिम्रो मायाको नसामा झुमेको छु ओठ मात्र होइन प्रिय मन पनि चुमेको छु हो म तिम्रो मायाको नसामा झुमेको छु ओठ मात्र होइन प्रिय मन पनि चुमेको छु सारा शरीर मेरै जिम्मा दिएपछि तिमीले सारा शरीर मेरै जिम्मा दिएपछि तिमीले मन मात्र कहाँ हो र पुरा शरीर घुमेको छु भन्नुभएको छ वा एकदमै यो रोमान्टिक मुक्तको लागि thank you so much Ganeshji तपाईँको सधैँभरि यसरी नै पढिरहनु पाएको छु आज पनि पढ्न पाएँ खुसी लाग्यो र सदैव हामीलाई माया गर्नुहोला माया नमार्नुहोला तपाईँ पनि मोबाइलको म्यासेज बक्समा गएर या होस् त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्न सक्नुहुन्छ र तपाईँका तपाईँले त्यति मात्र होइन तपाईँ फेसबुक चलाउनुहुन्छ भने तपाईँले W W W dot Facebook dot com slash radio Sarovar पेजमा गएर पनि तपाईँका सन्देशहरू छोड्न सक्नुहुन्छ यतिखेर भने अर्को फेसबुक कमेन्ट लिन्छु कान्छोको कान्छी म लेख्नु भएको छ नाम चाहिँ उहाँको युजर नेम चाहिँ त्यो रहेछ वास्तविक नाम चाहिँ त्यो हो कि होइन एकैछिन म पढ्छु उहाँको एसएमएस छ यस्तो नमस्ते दाई म विपना गुङ्बा भन्नुभएको छ विपनाजी वास्तविक नाम उहाँको विपनाजी रहेछ Bipana ji thank you so much तपाईँको यो कमेन्टको लागि पदम पोखरीबाट भन्नुभएको छ ओहो मेरो छिमेकी नै हुनुहुँदो रहेछ <laughs> उहाँले लेख्नुहुन्छ आज फर्स्ट टाइम हजुरहरूको प्रोग्राम सुने धेरै राम्रो लाग्यो थ्याङ्क्स हजुर आहा थ्याङ्क्स हजुर र हजुरहरूको युनिटलाई यो प्रोग्राम स्टार्ट गरेकोमा मेरो सन्देश चाहिँ मेरो प्यारो काम छु विकास मिसिङ यो विकेश भन्नुभएको रहेछ सरी है तपाईँको मैले गलत नाम उच्चारण गरेको भए विकेश मिसिङ यो अलर्ट्स धेरै याद आउँदैछ भनिदिनु है अनि मेरो अल फ्रेन्डलाई नि मिस गरेको छु भनिदिनु है भन्दै बिदा माग्छु नमस्ते भन्नुभएको छ थ्याङ्क यू सो मच विपनाजी र अवश्य पनि मेरो आवाजमा पनि मैले भनिदिइहालेँ तपाईँको विकेशलाई विकेशजी तपाईँलाई विपराजीले धेरै सम्झिरहनु भएको छ प्लिज उहाँलाई कल गर्नुहोला तपाईँको फोनको प्रतीक्षा गरिरहनु भएको छ एसएमएस भए पनि गरिदिनु होला तपाईँको थोरै मात्र भए पनि आवाज सुनाइदिनु होला तपाईँको आफ्नो मान्छेलाई त्यसै गरी अर्को अर्को पनि कमेन्ट छ पढिहालौँ <laughs> र कमेन्ट लेख्नु भएको छ सम्झना लामाजीले सम्झनाजीले लेख्नु भएको छ हाई द म सम्झना लामा हाँस्नु मात्र जीवन होइन रुनु पनि जिन्दगी रहेछ हाँस्नु मात्र जीवन होइन रुनु पनि जिन्दगी रहेछ मनको सबै पिरहरूलाई आँसुले नै धुनु पर्दो रहेछ अह व्यर्थ रहेछ मानिसको जिन्दगी औ अह उराट लाग्छ व्यर्थ रहेछ मानिसको जिन्दगी उराट लाग्छ सधैँ जीवन र मृत्यु मात्र रहेछ जीवनको परिभाषा निराश लाग्छ सधैँ भन्नुभएको छ धेरै निराश नहुनु होला सम्झनाजी खै किन किन तपाईँ हामीसँग भेट्दाखेरि त निकै हाँसेर बोल्नु भएको थियो अहिले चाहिँ एकदमै तपाईँको यो के भन्ने एकदमै अलिकता दुःखले भरिएको कमेन्टहरू मात्रै प्राप्त गरिरहेको छु र धेरै दुःखी चाहिँ नहुनुहोला <clears throat> उहाँले अर्को पनि कमेन्ट गर्नुभएको रहेछ है हाई दा दर्शन एन्ड शिवरात्रिमा हेटौँडा दुईबाट सम्झना लामा भन्नुभएको छ ह्याप्पी शिवरात्रि हाम्रो तर्फबाट पनि अनिलजीले अघि नै भन्दै अघि नै पनि शिव मान्दै मान्दैन भन्ने गीतहरू बजाइरहनु भएको थियो हाम्रो तर्फबाट पनि तपाईँलाई ह्याप्पी शिवरात्रि र खानपिन भयो त भइस भन्नुभएको छ भइसकेको छ आज बिहान कतिको आज भाङ भएको जस्तो छ <laughs> आज भाङ कतिको खानुभयो नि हो दाई बाटो छेकेर दाइ छेकेर कहाँ छेकिन्छ र माया हेरेर कहाँ देखिन्छ र छेकेर कहाँ छेकिन्छ र माया हेरेर कहाँ देखिन्छ र माया निर्दयमा हुन्छ बाहिर आहा बाहिर अन्तै खोजेर कहाँ भेटिन्छ र माया कुदिएको छ छातीभरि मेटेर कहाँ मेटिन्छ र भन्नुभएको छ अवश्य पनि साँच्चै नै माया मुटुमा छो खोपिएको जुन माया छ त्यो मायालाई साँच्चै नै मेटेर कहाँ मेट्न सकिन्छ र थ्याङ्क यू सो मच सम्झनाजी तपाईँको यो कमेन्टका लागि र तपाईँका यस्तै एसएमएसहरू यस्तै कमेन्टहरूको म आगामी दिनमा पनि अपेक्षा गर्दछु र तपाईँ पनि तपाईँको आफ्नो मनको कुरा आफ्नो मान्छेसम्म पुऱ्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर य चार यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्दै गर्नुहोला अहिले पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि शब की बाहों में सो जाए सुबह खबों को तेरे पलकों पे दूं सजा शब की बाहों में सो जाए सुबह ख्वाबों को तेरे पलकों पे दू सजा मुझे सांसों में तेरी ही सदा मैं लफ्ज तेरा तू है मेरी जुबान शैतानिया किस्मत में लिखा यहाँदेखि मुटुसम्ममा छौँ यतिखेर र सुमधुर साङ्गीतिक आवाजले पनि तपाईँको मुटुमा तरङ्गहरू पैदा गरेर तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गरिरहेका छौँ म आवाजको माध्यमबाट अनि अनिलजीले प्रविधिका सहाराहरूबाट तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँको सन्देशहरू पुर्याउने कोसिस गरिरहेका छौँ थाहा छैन हामी कति सफल भयौँ तर लाग्छ साँच्चै नै यो अँध्यारो रातमा तपाईँ निधाइरहनु भएको होला कोही साथीहरू त आज शिवरात्रि बाटो छेउतिर आ आगो बालेर <laughs> रमाइलो पनि गरिरहनु भएको होला कोही मन्दिरतिर हुनुहुन्छ होला भजन गाइरहनु भएको होला जे होस् तपाईँको संस्कृति हाम्रो संस्कृति ज जसले यो संस्कृति मान्नुहुन्छ सबैले राम्रोसँग मनाउनुहोला र नमान्नेहरूले पनि यसलाई यसका सकारात्मक पक्षहरूलाई चाहिँ ग्रहण होला र हामी मुटुदेखि मुटुसम्ममा छौँ तपाईँका आफ्ना भावनाहरू यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने W W W dot Facebook dot com slash radio Sarovar पेजमा गएर पनि तपाईँले आफ्ना सन्देशहरू छोड्न सक्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर भने चार चार दुई दुईमा प्राप्त भएका एसएमएसहरू लिन चाहन्छु लेख्नुहुन्छ लेख्नु भएको छ love is for life but life is not for love because love can not create the life but it can be created it me ah Himal Goli भन्नुभएको छ इट्स मी भन्नुभएको छ हिमाल गोली हिमाल गोलीजीले हामीलाई कहाँदेखि गर्नुभयो त्यो चाहिँ खुलाउनु भएको छैन थ्याङ्क सो मच हिमालजी अवश्य पनि उहाँले लेख्नु भएको जस्तै love is for life but life is not for love भन्नुभएको रहेछ आफ्नो आफ्नै सोचाइ साँच्चै नै माया चाहिँ जिन्दगीको लागि हो तर जिन्दगी चाहिँ माया गर्नको लागि होइन <laughs> यस्तै यस्तै भावनाहरू लेख्नुभएको रहेछ मैले अङ्ग्रेजी अलिकति उल्था गर्दाखेरि गलत गरेँ भने सरी <laughs> त्यसको लागि र त्यसै गरी अर्को एसएमएस छ हाई दाजु म लक्ष्मी घलान तिमल सिन्हा म भन्नुभएको छ त्यसभन्दा पुरा एसएमएस चाहिँ प्राप्त भएको छैन थ्याङ्क यू सो मच लक्ष्मीजी तपाईँलाई एसएमएस गरिदिनु भयो त्यसका लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा म वन्दना तामाङ हो म विनोदलाई मात्र के भन्न चाहन्छु भने म विनोदलाई धेरै माया गर्छु म उसको एसएमएसको वेटमा छु प्लिज एकपटक एसएमएस गर भन्नुभएको छ <coughs> त्योभन्दा पुरा एसएमएस चाहिँ प्राप्त भएको छैन अवश्य पनि वन्दनाजीको यो सन्देश तपाईँको आफ्नो मान्छेसम्म पुगिसकेको छ सायद विनोदजीले कार्यक्रम सुनिरहनु भएको होला विनोदजी धेरै माया गर्नुहुँदो रहेछ नि वन्दनाजीले तपाईँलाई हेर्नुहोस् एसएमएस वेट गरिरहनु भएको छ तपाईँले पनि एसएमएस गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ हाई दादा म राज मेरो मेरो स्विटी दियालाई दिया या डिया मैले अलिकति नाम गलत गरेँ उच्चारण गरेँ भने सरी मेरो स्विटी दियालाई love love and miss you भनेर भनिदिनु ल भन्नुभएको छ अवश्य पनि दियाजी राज्यले तपाईँलाई धेरै सम्झिरहनु भएको छ है त मेरो आवाज सुनिरहनु भएको छ भने प्लिज उहाँलाई कल गर्नुहोला तपाईँलाई धेरै सम्झिरहनु भएको छ त्यसै गरी अर्को एसएमएस छ हेलो ह्याप्पी हेलो दाई ह्याप्पी शिवरात्री है म अमृत लामा फ्रम चुरियामा एकबाट एन्ड सरी कान्छा प्लिज नरिसाउ है मिस यु सो मच छ थ्याङ्क सो मच अमृताजी चुरियामादेखि सम्झिनु भएको छ तपाईँलाई पनि ह्याप्पी शिवरात्रि मेरो तर्फबाट अनिलजीको तर्फबाट हामी दुवैजनाको तर्फबाट र तपाईँको आफ्नो मान्छे सायद कान्छा भन्नुभएको छ कान्छाजी रिसाउनुहुन्न अवश्य पनि यति माया गर्ने मान्छे हुँदा हुँदा किन रिसाउने अवश्य नै कान्छाजीले पनि तपाईँलाई सम्झिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस छ आहा साथीलाई आहा साथीहरू मलाई कहिले पनि नबिर्सनु ल भन्नुभएको छ साथीहरू मलाई कहिले पनि नबिर्सनु ल उही तपाईँहरूलाई माया गरे गरिरहने बिजी यानि कि बसन्ती घिसिङ भन्नुभएको छ थ्याङ्क यू सो मच बसन्तीजी फेरि हामीलाई एसएमएस गरिदिनु भयो अवश्य पनि साथीहरूले माया गर्नुहुने छैन माया गर्नुभयो भने पनि झकझकाउने म छँदैछु किन हातिनुहुन्छ तपाईँको साथीहरूले तपाईँलाई इनकेस कुनै कुनै कारणले बिर्सनु भयो भने हामी छौँ चन्द्र तपाईँको साथमा छ सदैव मुटुदेखि मुटुसम्म तपाईँको आफ्नो साथमा छ तपाईँ पनि आफ्नो सन्देशहरू लेखेर पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको म्यासेज बक्समा गएर यच आरएस र एउटा खाली ठाउँ छोडेर यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ लेख्दाखेरि चाहिँ यम यम चाहिँ लेख्न नबिर्सनु होला यच आरएस र एउटा खाली ठाउँ यम यम किन भन्दा त्यो लेख्नु भएन भने ठ्याक्कै मसम्म आइपुग्दैन तपाईँको एसएमएसहरू र तपाईँ पनि त्यसै गरी तपाईँले चाहिँ Facebook dot com slash radio Sarovar पेजमा पनि कमेन्टहरू छोड्न सक्नुहुन्छ तपाईँका सन्देशहरू र गणेशजीले फेरि अर्को मुक्तक पठाइसक्नु भएको छ उहाँले चाहिँ यो जसरी हेर्ने पढिदिनु होला पनि भन्नुभएको छ र गणेशजीको अघि पनि मुक्तक पढेँ एकदमै रमाइलो मुक्तक थियो यो पनि पढिहालौँ गणेश दुलालजीले पठाउनु भएको छ रेडियो निकासका सहकर्मी हुनुहुन्छ उहाँले लेख्नु भएको छ भयो भयो अब धेरै घुर्काउनु पर्दैन अह कसलाई हो गणेशजी <laughs> कसलाई भन्नुभएको नि रिसाउनु होला झन् यस्तो पढेर सुनेर अझै होस् मेरो चाहिँ उद्देश्य चाहिँ फेरि तपाईँको आफ्नो मान्छेको मुटु दुखाउने चाहिँ होइन है सकेसम्म अलि लभली म्यासेजहरू पठाइदिनु होला उहाँले लेख्नु भएको छ भयो भयो अब धेरै घुर्काउनु पर्दैन नाना भाती भनेर फुर्काउनु पर्दैन भयो भयो अब धेरै घुर्काउनु पर्दैन नाना भाती भनेर फुर्काउनु पर्दैन तिम्रा जस्ता नौटङ्की हामीलाई पनि आउला तिम्रा जस्ता <laughs> नौटङ्की हामीलाई पनि आउला मेरा लागि रिस र घमण्ड हुर्काउनु पर्दैन भन्नुभएको छ थ्याङ्क यू सो मच कसको लागि सायद आफ्नो मान्छेको लागि चाहिँ यस्तो नभन्नु होला है किन भन्दा आफ्नो मान्छेलाई चाहिँ घुर्की देखाउँदाखेरि पनि फगाउनु पर्ने स्थितिहरू हुन्छ सायद एक्सपिरियन्स छ कि छैन गणेशजीलाई <laughs> आफ्नो मान्छेलाई फकाउनु चाहिँ पर्छ जे होस् तपाईँले राम्रो मुक्त घर लेखेर पठाउनुमा चाहिँ थ्याङ्क सो मच त्यसको लागि सहकार्य सदैव गरिरहनुहोला गणेशजी जहाँ रहे पनि र त्यसै गरी तपाईँका सन्देशहरू पढिरहेको छु म पढ्ने क्रममा नै यतिखेर भने तपाईँका सन्देशहरू अह म एसएमएस मार्फत प्राप्त भएको अर्को सन्देश लिँदैछु अर्को सन्देश छ साथीहरूलाई अह फेरि पठाउनु भएको रहेछ यो दोहोऱ्याएर आएछ साथीहरू मलाई कहिले पनि नबिर्साउनु है उही भन्नुभएको छ बसन्ती घिसिङजीले फेरि दोहोऱ्याएर म्यासेज आएछ थ्याङ्क सो मच तपाईँको यो म्यासेजको लागि र तपाईँ पनि म्यासेज गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ तपाईँको नाम तप यम यम र तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा तपाईँ सन्देश पठाउँदै गर्नुहोला अहिलेलाई भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मैं तुझसे प्यार नहीं करती मैं तुझसे प्यार नहीं करती पर कोई ऐसी शाम नहीं जब मैं अपनी तन्हाई में तेरा इंतजार नहीं करती मैं तुझसे प्यार नहीं करती मैं तुझसे प्यार नहीं करती पर शहर में जिस दिन तू न हो ये शहर पराया लगता है हर फूल लगे बेगाना सा हर शजर पराया लगता है मैं मुझसे प्यार से प्यार नहीं करते लेकिन जब तुम नहीं हो इस शहर में त यो सहर कुछ कुछ यस्तै यस्तै केही शब्दहरू थियो साँच्चै नै एकदमै भावुक बनायो यो गीत मैले चाहिँ जे होस् अनिलजीले एकदमै राम्रो गीतहरू बजाइरहनु भएको छ सुन्दाखेरि पनि आफ्नो मान्छेलाई धेरै सम्झिने मैले त आफ्नो मान्छेलाई धेरै सम्झेँ सायद अनिलजीले पनि आफ्नो मान्छेलाई सम्झेर नै बजाउनु भयो होला र तपाईँ पनि सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई यो अँध्यारो रातमा साँच्चै नै जब जब रातहरू छिप्पिँदै जान्छ तब तब एक्लो भएको महसुस अझ बढी अझ बढी हुन्छ यदि आफ्नो मान्छे आफूसँगै छ भने त खासै असरहरू पर्दैनन् किन भन्दा आफ्नो मान्छेको मायामा आफ्नो मान्छेको न्यानो अङ्गालोमा हामी हुन्छौँ सँगसँगै मायाको सहयात्रामा तर जब आफ्नो मान्छे आफूबाट टाढा हुन्छ भौगोलिक रूपमा रित्ता अङ्गालोहरूमा महसुस गर्छौँ उसका न्यानोपनहरू आफ्नो मान्छेको पीडाहरू आफ्नो मान्छेको भावनामा बगेका आँसुहरू हाम्रा आँखाबाट बर्सिन थाल्छन् तपाईँ पनि यस्तै भावनाहरू तपाईँको आफ्नो मान्छेको लागि राख्दै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर फेरि एउटा खाली ठाउँ छोड्नुहोस् तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको मुटुको कुरालाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि म सदैव तत्पर रहिरहेको छु र रहिरहनेछु पनि र तपाईँको एसएमएस पढ्न चाहन्छु हाई दाई खाना भो मात्र भन्नुभएको छ साथीले नामहरू के लेख्नु भएको छैन खाना भइसकेको छ साथी दाई भन्नुभएको रहेछ भाइ पढ्नुभयो कि बहिनी पढ्नुभयो जे होस् मैले चाहिँ साथी भने साथीभन्दा अझ राम्रो लाग्छ मलाई चाहिँ <laughs> हुन त धेरैजसो आफूभन्दा अलि ठुला मान्छेहरूलाई दाई भनेर नै सम्बोधन गर्न मन लाग्छ चेलीबेटीहरू हाम्रा दिदीबहिनीहरू देख्नुभयो भने बहिनीभन्दा पनि दिदी नै भनेर सम्बोधन गर्न मन लाग्छ जो चिनिसकेपछि चाहिँ साथीको नाता अगाडि बढ्छ साथी भन्न मन लाग्छ त्यो बेला चाहिँ तर झट्ट भेटिहाल्दाखेरि चाहिँ दिदी दाई नै प्यारो हुँदो रहेछ मलाई चाहिँ त्यस्तै लाग्छ तपाईँलाई कस्तो लाग्छ कुनै लेख्नु भएको छ थ्याङ्क यू सो मच खाना सोधि सोधिदिनु भएको रहेछ <laughs> साथीले नाम पनि लेख्नु भएको छैन रहेछ त्यसै गरी अर्को एसएमएस छ तिमीलाई अह तिमीलाई भक्काउँला ए तिमीलाई भगाउँला भएको होला सायद तिमीलाई भगाउँला मन मिले मायालाई शिवजी मुटुमा अह लाखौँला धेरै दिन धेरै दिनमा भन्नुभएको छ फ्रम समीर बाह्र जितपुरबाट ओहो समीरजी थ्याङ्क सो मच यार तपाईँको यो एसएमएसलाई धेरै कुरिरहेको थिएँ म जितपुरबाट तपाईँको एसएमएस आज किन आएन भनेर लागिरहेको थियो जस तपाईँको यो एसएमएस आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि मैले अलि गलत उच्चारण गरेँ होला केही शब्दहरू त्यसको लागि सरी पनि त्यसै गरी अर्को एसएमएस छ हाई ब्रो के छ ह्याप्पी शिवरात्रि है म बुद्ध मोक्तान फ्रम हटिया तिनबाट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई पनि ह्याप्पी शिवरात्रि बुद्धजी र उहाँले लेख्नु भएको छ मिल्छ भने सुरताल स्टार प्रोग्रामको बारेमा भनिदिनुहोस् न है भन्नुभएको छ अवश्य पनि सर्टकटमा भनिहाल्छु सुरताल स्टार कार्यक्रम तपाईँको गायन प्रतिभालाई उजागर गर्ने कार्यक्रम हो यो चाहिँ हरेक शनिबार दिउँसो एक बजेदेखि आउने गर्छ आशाजी र म स्वयं आउने गर्छु कार्यक्रममा तपाईँले यो कार्यक्रममा चाहिँ फोन गरेर शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर गीत गाउन सक्नुहुन्छ र एक हप्ताको लागि तपाईँको आवाजमा भोटिङ गर्न लगाउँछौँ हामी साथीहरूलाई र भोटिङको आधारमा जसले जित्नुहुन्छ उहाँलाई हामी विकली स्टार बनाउँछौँ र विकली स्टारहरूमा मध्येबाट महिनामा चारजना विकली स्टारहरूलाई हामी स्टुडियोमा ल्याएर महिनाको अन्तिम प्रोग्राममा स्टुडियोमा ल्याएर गीत गाउन लगाउँछौँ र ती चारजनाहरूमध्ये एकजनालाई मन्थली स्टार घोषणा गर्छौँ र मन्थली स्टारले एउटा आकर्षक पुरस्कार पाउनुहुन्छ र मन्थली स्टार जो हुनुभएको छ उहाँ चाहिँ वार्षिक स्टारको लागि छानिनुहुन्छ र श्रोताले स्टारको लागि छानिनुहुन्छ र वर्षको अन्तिममा बाह्रजना प्रतिस्पर्धीबाट एकजनालाई नगद पुरस्कारसहित हामी पुरस्कृत गर्ने गर्छौँ यो जानकारी मैले सर्टकटमा राखेँ अरू चाहिँ शनिबारको कार्यक्रम सुन्न नभुल्नुहोला साथै त्यसका लागि बुद्धजी थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ जोस्ना हो भन्नुभएको छ खाना भयो भन्नुभएको छ खाना भइसक्यो जोस्नाजी थ्याङ्क यू सो मच सोधिदि सोधिदिनु भयो तपाईँको पनि भयो होला सायद र यतिखेर त <laughs> गुटेमुटे नाइट हुने बेला भइसक्यो होला सुतिरहनु भयो होला थ्याङ्क यू सो मच तपाईँले सम्झनु भयो त्यसै गरी अर्को एसएमएस छ चन्द्र दादा नमस्कार म ध्रुव रेग्मी अभागी मान्छे हेटौँडा एक चौकी टोलबाट भन्नुभएको छ थ्याङ्क यू सो मच ध्रुवजी तपाईँको एसएमएस कुरिरहेको थिएँ आयो जे खुसी लाग्यो उहाँले लेख्नु भएको छ मेरो काली मैले हेटौँडा आएर मसँग रिसाएकी छे <laughs> नरिसाउनु फोन उठाऊ भन्छु एन भन्नुभएको छ त्योभन्दा पछाडि पुरा एसएमएस आएको छैन ध्रुवजी सरी भन्न चाहन्छु र ल है ध्रुवजी कि काली कहाँ हुनुहुन्छ तपाईँ जे नरिसाउनु होला फोन नरिसाउनुहोस् हेर्नुहोस् फोन उठेन भने कति छटपट्टि हुन्छ त्यसको अनुभव मलाई पनि छ <laughs> त्यही भएर फोन चाहिँ उठाइदिनुहोस् बरु नबोल्नुहोस् तपाईँ फोन उठाएर कानमा लगाइदिनुहोस् ध्रुवजी बोलिरहनुहुन्छ तपाईँ सुनिरहनु होला किन भन्दा त्यति मात्रै तपाईँले कमसेकम फोन उठाइदिनु भयो भने उहाँको आवाज उहाँले आफ्नो मनको कुराहरू पनि भन्न सक्नुहुन्छ प्लिज तपाईँ फोन चाहिँ उठाइदिनु होला त्यसै गरी अर्को एसएमएस छ अह बिर्सनु भयो कि भन्ठाने थिएँ एसएमएस आइहालेछ सम्झिनु सायद मैले भन्ने बित्तिकै सम्झिरहनु भयो होला मलाई नै भन्नुभयो होला चन्द्रजीले भनेर पूजा गोलेजी हुनुहुन्छ अवश्य अनि पूजाजीको एसएमएसहरू धेरै मिस गरिरहेको थिएँ अहिले एकदमै ढिला ढिला नौ चौन भइसक्यो बल्ल आएको छ पूजा गोलेजी हटियाबाट रेके भन्नुहुन्छ <laughs> पूजाजी नै हो रेके चाहिँ होइन साँच्चै हो <laughs> र लेख्नुभएको भएको छ आहा लेख्नै पर्ने त खासै थिएन अल फ्रेन्डलाई मिस यु राजकुमार सबिना अललाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच पूजाजी तपाईँको एसएमएसको लागि आहा त्यसै गरी अर्को एसएमएस छ हाई दादा सन्चै हुनुहुन्छ म शर्मिला नगरकोटी दादा मेरो टाढाको साथीहरूलाई मिस यु भन्न चाहन्छु ल भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी म त सन्चै छु अवश्य पनि तपाईँलाई पनि सन्चै होला र तपाईँको साथीहरूले पनि तपाईँलाई सम्झिरहनु भयो होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा ह्याप्पी शिवरात्रि म अमृत लामा हेटौँडा चारबाट भन्नुभएको छ ह्याप्पी शिवरात्रि अमृतजी हेटौँडा चारतिर कस्तो छ कुनै अघि पनि जे होस् साथीहरू रमाइलो गरिरहनु भएको जस्तो लागेको थियो खाना खाने निस्किएको थिएँ बाहिर जे होस् स्कुल रोडमा रमाइलो हुन्छ हेटौँडा चारतिर चाहिँ मेरो मनको साथी मायालाई लभ एन्ड मिस यु भनेको छ भनिदिनु होला भन्नुभएको छ अवश्य पनि मायाजी कता हुनुहुन्छ हेर्नुहोस् न तपाईँलाई अमृतजीले धेरै सम्झिरहनु भएको छ मिस यु पनि भनिदिनु भन्नुभएको छ मेरो आवाजबाट तपाईँलाई मिस यु भनिदियो उहाँको तर्फबाट तपाईँलाई धेरै सम्झिरहनु भएको छ एकपटक प्लिज उहाँलाई कल गरिदिनु होला है त थ्याङ्क यू सो मच साथी अमृतजी तपाईँले सम्झिदिनुभयो त्यसै गरी अर्को एसएमएस छ दाजु मेनुका शिष आशा शिष र अनिल दाजुलाई मिठो सम्झनाका साथ ह्याप्पी शिवरात्रि अनि हजुरलाई पनि म बसन्ती घिसिङ भन्नुभएको छ थ्याङ्क यू सो मच बसन्तीजी अवश्य भने उहाँहरूको तर्फबाट पनि तपाईँलाई ह्याप्पी शिवरात्रि अनिलजीले पनि इसारा गरिरहनु भएको छ तपाईँलाई धेरै शिवरात्रिको धेरै शुभकामना छ भनिदिनु है भन्नु भएको छ त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र एन्ड अनिलजी ह्याप्पी शिवरात्रि म मि रिमी थापा भन्नुभएको छ थ्याङ्क सो मच रिमीजी सायद फर्स्ट टाइम होला तपाईँको एसएमएस पढ्न पाएँ खुसी लाग्यो तपाईँलाई पनि ह्याप्पी शिवरात्रि हाम्रो तर्फबाट त्यसै गरी अर्को एसएमएस छ हाई दादा happy Shivaratri I am Sajina from Churiya Mai फो भन्नुभएको छ चुरिया माई चारबाट सजिनाजीले सम्झाउनु भएको छ माई फ्रेन्ड एलाई आई मिस यु भन्न चाहन्छु भन्नुभएको छ लौ एजी तपाईँलाई धेरै सम्झिरहनु भएको छ सजिनाजीले र मिस यु भन्नुभएको छ तपाईँले पनि सम्झिँदै गर्नुहोला र तपाईँ जहाँ हुनुहुन्छ उहाँलाई कल चाहिँ गर्नुहोला रेडियो सुन्दै हुनुहुन्छ भने त्यसै गरी अर्को एसएमएस छ हाई दादा ह्याप्पी शिवरात्रि मे प्रविसा राणा भन्नुभएको छ प्रविसाजी थ्याङ्क यू सो मच तपाईँलाई पनि ह्याप्पी शिवरात्रि कस्तो हुँदैछ कुनै शिवरात्रि जे होस् रमाइलो भइरह होला रमाइलो नभए पनि पनि रमाइलो साथ मनाउनुहोला थाहा छैन तपाईँको आफ्नो मान्छे तपाईँको छेउमा हुनुहुन्छ कि हुनुहुन्न तर जहाँ हुनुभए पनि तपाईँको आफ्नो मान्छे तपाईँको मुटुमा होस् सदैव र यही कामना गर्छु र तपाईँका धेरै सन्देशहरू आइरहेका छन् मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र तपाईँको नाम र ठेगाना सन्देश लेखेर चार चार दुई दिन म्यासेज गर्नुहोला हामीसँग तिन मिनट समय बाँकी छ हुन त अघि नै पचपन्नमै सघाउनु पर्ने हो तर पनि तपाईँको यो एसएमएसहरू आउने क्रम जारी रहेको हुँदा गणेशजीले दुईवटा मुक्तक पठाइसक्नु भएको रहेछ सरर पढिहाल्छु सताउनेको नि सीमा हुनु पर्यो अह सताउनेको पनि सीमा हुनु पर्यो मायामा मनको बिमा हुनु पर्यो यो चाहिँ मेरो पनि माग <laughs> अलिअलि सताउनेको पनि सीमा हुनु पर्यो मायामा मनको बिमा हुनु पर्यो ठुलो जोखिम उठाउँदै मनलाई बाँधिन्छ जब ठुलो जोखिम उठाउँदै मनलाई बाँधिन्छ जब जब तन र मन उसकै जिम्मा हुनु पर्यो भन्नुभएको छ औ अवश्य पनि साँच्चै नै गणेशजी <laughs> स यसरी जोखिम उठाएर मन दिइसकेपछि त जिम्मा पनि त लिनु परेन होइन मन दुखाएर हिँड्यो भने त फेरि कति टेन्सन हुन्छ जिन्दगीमा साँच्चै नै जस आफ्नो मुटु नै दिएका हुन्छौँ जब प्रेममा धोका पाइन्छ जब प्रेममा पीडा हुन्छ त्यस पछाडि त जिन्दगी नै साँच्चै सकिएको जस्तो आभास हुन्छ तर प्लिज तपाईँ गलत सोच्नुहुन्छ सकिएको आभास भए पनि जीवन सकिएको चाहिँ हुँदैन है साथी यो चाहिँ मेरो मेरो अनुभव हो जे होस् तपाईँले जीवनमा पीडा खेप्नु भयो मुटु दुख दुख्नु पऱ्यो दुखाउनु पऱ्यो भने पनि तपाईँको जिन्दगीमा अझै कोही आउँछ जस चाहिँ जो चाहिँ तपाईँको जिन्दगीभर तपाईँको साथमा रहन्छ त्यो पल चाहिँ अवश्य आउँछ जुसको पनि आउँछ त्यसैले हताश नहुनुहोला अर्को पनि छ गणेशजीले लेख्नु भएको छ बेला बेलामा हल्का ग्याप हुनुपर्छ बेलुका बेला बेलामा हल्का ग्याप हुनुपर्छ तानेर दुई चार चिलिप झ्याप हुनुपर्छ वा यो चाहिँ शिवरात्रि जान्छ अनिलजीलाई धेरै मन परेको छ अह बेला बेलामा हल्का ग्याप हुनुपर्छ तानेर दुई चार चिलिम झ्याप हुनुपर्छ नत्र तरुनी पट्याउन गाह्रो पर्छ मूर्ख बालक हेर्दा पनि छिटो अलिकति हेर्दा पनि छिटो अलिकति ऱ्याप हुनुपर्छ भन्नुभएको छ वाह वाह thank you so much Ganeshji यति राम्रा राम्रा मुक्तहरू पठाइदिनु भयो थ्याङ्क यू सो मच मुक्त एकदमै राम्रो राम्रो लेख्नुहुन्छ खुसी लाग्छ गणेश दुलालजीको पनि यो मुक्त मुक्तकहरू रेडियो निकासको सहकर्मी हुनुहुन्छ र थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र एसएमएस यति नै आजको लागि कार्यक्रम मुटुदेखि मुटुसम्मको निर्धारित समय सकिसकेको छ तपाईँ सम्पूर्णलाई एकपटक ह्याप्पी शिवरात्रि र सम्पूर्णलाई धेरै धेरै धन्यवाद मुटुदेखि मुटुसम्मलाई माया गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी प्रविधिबाट मलाई साथ दिनुहुने सहकर्मी अनिल प्रेतलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि मुटुदेखि मुटुसम्मको यो एपिसोडबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री radio Sarovar ninety two point five mega